जे जे हुनु भइगयो अब कुरा न नचलाउन जे जे हुनु भइगयो अब कुरा न नचलाउन आलो यो घाउमा फेरि हो आलो यो घाउमा फेरि छुरा न नचलाउ चलाउन छोरा न चलाउन जे जे हुनु भइगयो अब पुरा न चलाउन सपना मेरो एउटै थियो विपना पनि एउटै सपना मेरो एउटै थियो विपना पनि एउटै भेटाए झै लाग्थ्यो तिमीलाई ढुङ्गा खोज्दा देउतै आधा सपना जलाइसक्यो पुरानो जलाउ आधा सपना जलाइसक्यो पुराना जलाउन आलो यो घाउमा फेरि हो आलो यो घाउमा फेरि छुरा नचलाउन छुरा नचलाउन जे जे हुनु भइगयो अब कुरान चलाउन बास बस्न दिए दिलमा थियो कति जाति बास बस्न दिए दिलमा थियो कति जाति कुल्चिएर गयो आज मेरै छातीमा थिए शून्यता नै प्यारो लाग्छ चुरा ना शून्यता नै प्यारो लाग्छ चुरान बजाउन आलो यो घाउमा फेरि हो आलो यो घाउमा फेरि छुरान चलाउन छुरान चलाउन जे जे हुनु भइगो बा पुराना चलाओ